सहभागी छन् महासंघको तीन वर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष पदका प्रत्याशी नगेन्द्र कुमार चन्द्रविक्रम राई नरेश ताम्रकार पेमा छिरिङ शेर्पा र नित्यानन्द ताजपुरियाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया भने भोलि बिहानदेखि सुरु हुने महासङ्घले जनाएको छ हिजो सुरु भएको महाधिवेशन भोलि सकिनेछ यसैबीच जिल्ला समन्वय परिषदका तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकहरूले जिल्लाहरूलाई पनि मताधिकार दिनुपर्ने र केन्द्रीय सचिवालयमा जिल्लाबाट पनि प्रतिनिधि निर्वाचित गर्ने प्रावधान हुनुपर्ने माग गरेका छन् महासङ्घको अहिलेको व्यवस्था अनुसार प्रत्येक जातीय संस्थाको तर्फबाट एक एकजनाले मतदान गर्न पाउने र जातीय संस्थाको सिफारिसमा मात्रै केन्द्रीय पदाधिकारीहरूका लागि उम्मेद्वार दिन पाउने प्रावधान छ महाधिवेशनमा जिल्ला समन्वय परिषदले पर्यवेक्षकको रूपमा मात्रै सहभागिता गर्न पाउने व्यवस्था छ विधान संशोधन संशोधन गरेर जिल्ला समन्वय परिषदको भूमिकाको सही मूल्याङ्कन हुनुपर्ने र महाधिवेशनमा प्रतिनिधि पठाउने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ महाधिवेशनका लागि चितवनमा आइपुगेका विभिन्न पैंतालिस जिल्ला समन्वय परिषदका अध्यक्षहरूले संयुक्त रूपमा महासंघका अध्यक्ष राजकुमार लिखितहरूलाई विधान संशोधन गर्न लिखित आग्रह गरेका छन् उनीहरूले आफूहरूको मागका सम्बन्धमा बन्द सत्रमा छलफल हुनुपर्ने बताएका छन् नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारूले आदिवासी जनजातिको पहिचानको आधारमा सञ्चालित आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने बताउनु भएको छ चितवनमा जारी महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष थारूले आदिवासी जनजाति आन्दोलन विगतको तुलनामा परिपक्व व्यवस्थित हुँदै गएको बताउँदै संघीय संरचनामा मुलुक जान लागेको बेला थप गम्भीर भएर खरो ढङ्गले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ मुलुकमा अहिले अन्तरिम संविधान लोकतन्त्र खुल्ला व्यवसायमाथि निर्माण बम प्रहार भइरहेकोले आदिवासी जनजातिको आन्दोलनलाई पनि गलत ढङ्गले व्याख्या गरिरहेको विभिन्न स्थानमा रहेका नेताहरू विशेष सचेत हुनुपर्ने थारूको भनाइ छ अध्यक्ष थारूले आदिवासी जनजातिहरूले कुनै पनि जाति धर्म संस्कृति विरुद्ध आन्दोलन गरेको नभई एकात्मक सामन्तवादी चिन्तन बोक्ने दल र निकायको विरुद्धमा आन्दोलन गरेको बताउनु भएको छ अध्यक्ष थारूले जातीय पहिचान र मुद्दाको विरुद्धमा रहेकाहरूलाई आठौँ महाधिवेशनको उद्घाटन सत्रमा देखिएको सशक्त सहभागिताले राम्रो जवाब दिएको बताउनु भएको छ नेपाल सिमाल उल्दोङ सेन्टर नामक संस्थाले पूर्वी चितवनको पिपले गाविस वडा नम्बर नौ धमिली जोड्ने निर्माणाधीन सड़क बाटोको आज एक कार्यक्रमका बीच उद्घाटन गरेको छ करिब पन्ध्र लाख रुपियाँको लागतमा बन्न लागेको सो बाटोको सिमालका उपाध्यक्ष शान्ता पौडेल केही कोरियन र स्थानीयले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् धमिली टुरिज्म मार्गको नाम दिएको सो बाटो अहिले भने दुई सय पचास मिटर मात्र बनाइनेछ आफ्नो गाउँ आफै बनाऊ भन्ने सिमालको सिद्धान्त अनुरूप पिप्लेमा अहिलेसम्म दुई सय पचास मिटरका नौवटा मोटो बाटोहरू सम्पन्न भएका छन् पिचभन्दा पनि ढलान गरेर जनश्रम दानबाट सिमाउलले गाउँमा विभिन्न विकास निर्माणका काम गर्दै आएको छ कार्यक्रममा बोल्दै सिमाउल कठारका कार्यक्षेत्र संयोजक नवराज पन्तले सिमाउल नाम नाफारहित संस्था भएको स्पष्ट पार्दै आफ्नो गाउँको विकासका लागि आफै जागरूक हुनुपर्ने बताउनु भएको छ गाउँ विकासका लागि विदेशी डोनरको मात्र भर परेर नहुने भन्दै अबका दिनमा नेपाल सरकारका तर्फबाट पनि सोच्नुपर्ने सिमावलका उपाध्यक्ष शान्ता पौडेलले बताउनु भएको छ कार्यक्रममा नेपालीहरूको मेहनत र परिश्रम देखेर कोरियनहरूले खुसी व्यक्त गरेका थिए रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँमा स्वरोजगारमूलक कार्यक्रमलाई आत्मनिर्भर बन्ने उनीहरूले सुझाव दिएका छन् पूर्वी चितवनको रत्नगरमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्ने नेपाल सद्भावना पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् आज बिहान रत्नगरको सौरा चोकमा यातायात सञ्चालनमा अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरूलाई पक्रेको हो पक्राउ पर्नेमा जिल्ला सदस्य जीवन चौधरी र कार्यकर्ताहरू कुशल सुवेदी सन्देश लामा र अर्जुन ओप्रेदी रहेको प्रहरीले जनाएको छ सद्भावना पार्टीले विभिन्न तेह्र बुधे माग राखेर आजका लागि बन्द आह्वान गरेको थियो विश्व चरा दिवसको अवसरमा चितवनका चरा संरक्षण कर्मीहरूले चितवन राष्ट्रिय निकुञ्जमा चराको अवलोकन गरेका छन् निकुञ्जमा चराको वर्तमान अवस्था र वासस्थानमा परेको असरका बारेमा थाहा पाउन चराको अवलोकन गरिएको हो चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा बर्ड एजुकेसन सोसाइटी चितवन सौराहाले गरेको अवलोकन टोलीमा पन्ध्रजना चरा संरक्षण कर्मी तथा चरा विज्ञहरूको सहभागिता रहेको छ टोलीले सौराहाबाट चुरे पहाड हुँदै बगै बगैबाट माडीको सोमेश्वर क्षेत्रमा चरा अवलोकन गरेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासो बिडारीले जानकारी दिनुभएको छ टोलीले भोलि निकुञ्चको टाइगर टप्स अन्तर्गत घटगाई हुँदै बनन्डाभार क्षेत्रमा चराको अवलोकन गर्ने उहाँले जानकारी दिनुभएको छ अहिलेसम्म गरिएको अवलोकनका क्रममा चराको अवस्था राम्रो रहेको विश्वबाट लोभ हुन लागेका चराहरू पनि पाइएको निवर्तमान अध्यक्ष बिडारीले बताउनु भएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको हालको कार्य सर्ने भएको छ अहिले चौबिस कोटीमा रहेको भाडाको भवनबाट प्रहरी सर्न लागेको हो पुरानो सम्झौता सकिएपछि नयाँ ठाउँमा सर्न लागेको चितवन ट्राफिकले जनाएको छ अहिले बसिरहेको भवन त्यति सुविधा सम्पन्न पनि नभएको र पुरानो भएकाले पनि सर्नुपर्ने भएकाले आगामी एक गतिबाट सर्ने तयारी भइरहेको जनाएको छ अब दूरसञ्चार रोडमा सर्ने तयारी भइरहेको ट्राफिक प्रमुख रबिन श्रेष्ठले जानकारी दिनुभएको छ अब सर्ने भवन पनि भाडाकी भएको जनाएको छ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 त राम्रै हुन्थ्यो दुईवटा शक्ति जुन प्रजातान्त्रिक शक्ति जुन तालमेल संहिताको विषयमा गरेको नि त्यसरी मिलेर जाँदा राम्रो हुन्थ्यो तर मिलेर जाने सम्भावना एकदम कम देखाएको छु मैले मिलेर गएर एउटा देशमा संविधान आयो त राम्रै हुन्थ्यो तर त्यो सम्भावना एकदम कम राजनीतिक पार्टीहरूको बिचमा चुनाव भइहालेको खण्डमा जुन ढङ्गले तालमेल गरेर चुनावमा संयुक्त केन्द्रित उठाएर जाने भन्ने कुरा भइरहेछ यो त सम्भावना कमै देखिन्छ विचार मिल्नेसँग तालमेल गरेर तपाईँ जानेर संविधान बनाउने लोकतान्त्रिक संविधान बनाउने सवालमा त यो आपत्तिजनक कुरा रहेन तर तालमेल पनि तपाईँको चाहिँ विचार बिनाको तपाईँको अपवित्र तालमेल भयो भने त्यसले राम्रो निकास दिँदैन मलाई चाहिँ कस्तो लाग्छ भने यो जुन संविधान सभाको चुनावमा पार्टी पार्टी चाहिँ एक भएर मिलेर जाने भन्ने कुरा छ यो एकदम प्रतिबद्ध रूपमा मिलेर जाने हो भने त्यो त ठिकै छ होइन बोलीमा मात्र हो व्यवहारमा लागु नगर्ने हो भने त्यो मिलेर काम छैन र मलाई चाहिँ कस्तो लाग्छ भने जुन लोकतन्त्रको पक्षधर हुन्छन् गणतन्त्रको पक्षधर हुन्छन् जुन क्रान्तिको पक्षमा छन् जुनसुकै पार्टीमा भए पनि उनीहरू चाहिँ एकबद्ध भएर मिलेर जानुपर्छ र जुन लोकतन्त्र को विरोधी सं उनीहरूलाई चाहिँ यहाँबाट परास्त गरेर लखटेर जानुपर्छ यो अहिले जुन मिलेर जाने भन्ने कुरो छ पार्टी पार्टी बिचमा जुन एक भएर जाने कुरा छ अत्यन्त राम्रो कुरा हो यो चाहिँ र जस्तै अहिले कुन कुन पार्टीहरू मिल्ने भन्ने कुरो भन्दा पनि एउटा चाहिँ संहिता विरोधी छन् तिनीहरू एकातिर जान्छन् र संहिता पक्षहरू जुन छन् जुन तपाईँको एकीकृत माओवादी हो मधेसी मोर्चा भयो यिनीहरू भनेको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 अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भए नमस्कार अर्पण स्थानीय